यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएको छ निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया शुरू भएको जनाएको छ निर्वाचन समितिले दुई प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गरेको छ उम्मेद्वारी मनोनयनका लागि बिहान दस बजेदेखि दुई बजेसम्मको समय छुट्याइएको छ भने उम्मेद्वारको अन्तिम नामावली साँझ सात बजे प्रकाशित हुनेछ नयाँ निर्वाचनका लागि अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओलीले प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रदै हुनुहुन्छ नयाँ नेतृत्वका लागि निर्वाचन भने भोलि बिहानबाट मात्रै शुरू हुनेछ हिजो पारित भएको संशोधित विधान अनुसार एमाले केन्द्रीय कमिटी पन्ध्र पदाधिकारी सहित एक सय उनासाठी सदस्य हुनेछ एमालेमा अब अध्यक्ष सहित पाँच उपाध्यक्ष एक महासचिव दुई उप महासचिव र पाँच सचिव छानिनेछन् पाँच उपाध्यक्षमा दुई खुल्ला तीन आरक्षित कोटाबाट छानिने पनि बुझिएको छ महिला जनजाति र मधेसीबाट एक एक उपाध्यक्ष छानिने विधान बनाइएको छ निर्वाचन अध्यक्ष स्वत वरिष्ठ नेताको हैसियतमा रहनेछन् भने कोषाध्यक्ष केन्द्रीय कमिटिले चयन गर्नेछ यसैबीच अध्यक्षका प्रत्याशी द्वय माधव कुमार नेपाल र नेता केपी शर्मा ओलीले अब केही बेर पछि आ आफ्नो प्यानल सार्वजनिक गर्दै हुनुहुन्छ नेपाल पक्षलाई अध्यक्ष झलनाथ खनालको पनि समर्थन रहने बुझिएको छ अग्रगामी संविधान निर्माणका लागि भन्दै मोर्चाबन्दी गरेका दलहरूको संयुक्त मोर्चा आज घोषणा हुँदैछ एकीकृत नेकपा माओवादी सहितका मधेसवादी दलहरूको मंगलबार बसेको बैठकले मोर्चाबन्दी गर्ने निर्णय गर्दै आज संयुक्त मोर्चा घोषणा गर्ने निर्णय गरेको छ आज दिउँसो दुई बजे काठमाडौँको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरी संघीय गणतान्त्रिक मोर्चाको औपचारिक घोषणा गरिने सद्भावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्णले जानकारी दिनुभएको छ संविधानमा पहिचान पक्षधरको मुद्दा सम्बोधन गर्न दबाव दिने उद्देश्यले एकीकृत माओवादीले मोर्चा बन्दीको पहल गरेको थियो मोर्चामा संविधान सभामा प्रतिनिधित्व गरेका मधेसवादी दलसहित संघीय समाजवादी पार्टी पनि सहभागी बनेको छ सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दैछ आज अपरान्न एक बजे व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुने अर्थ मन्त्रालयका एक अधिकारीले बताउनु भएको छ आर्थिक सर्वेक्षण अनुसार मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपी अर्थात आर्थिक वृद्धि दर पाँच दशमलव दुई प्रतिशतले बढ़ेको छ मौसमी अनुकूलता लगानीको वातावरणमा सुधार तथा समयमै बजेट आएका कारणले आर्थिक वृद्धि दर उच्च भएको सर्वेक्षणमा उल्लेख गरिएको छ सरकारले यो वर्ष पाँच प्रतिशतको हाराहारीमा जीडीपी बन्ने प्रक्षेपण गरेको थियो चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर छ वर्ष यताकै उच्च हो चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घटेको छ भने सेवातर्फको योगदान बढेको छ अघिल्लो वर्ष आर्थिक वृद्धि दर तीन दशमलव पाँच प्रतिशतको हाराहारीमा मात्रै रहेको थियो मुलुकको समग्र आय भने दुई अर्ब एकसठी अर्ब रूपैयाँले बढ़ेको छ कुल राष्ट्रिय आय प्रचलित मूल्यमा उन्नाइस खर्ब छैसठी अर्ब सात करोड़ रूपैयाँ पुगेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ यसअघि आर्थिक वर्ष दुई हजार चौसठी पैंसठीमा पाँच दशमलव आठ प्रतिशतले आर्थिक वृद्धि भएको थियो पाकिस्तानको आदिवासी क्षेत्रमा सरकारी सेनाबाट तालिबान लडाकुमाथि आक्रमण कार्यवाही आरम्भ भएपछि आठ लाख भन्दा बढ़ी व्यक्ति विस्थापित बनेका छन् हजारौं परिवार उत्तरी बाजरस्तानको आदिवासी क्षेत्रबाट नजिकैको नगर बानु पुगेको बताइएको छ जुनको मध्यदेखि सो आक्रमण आरम्भ भएपछि सयौं व्यक्ति लक्की मारवत काराक देशा इस्माइल खान नगर पुगेको बताइएको छ विस्थापित हुनेमा तीन लाख एकसठी हजार चार सय उनासाठी बाल बालिका परेको र दुई लाख अडचालिस हजार छ सय तेत्तीस जना महिला रहेका छन् पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले दोहोरो नाम उल्लेख भएका व्यक्तिको नाम घटाउँदै गरेको अधिकारीहरूले बताएका छन् सरकारी सेनाले उत्तरी बाजरिस्तानमा सैनिक ट्याङ्क तथा जेट विमान प्रयोग गरिरहेको छ र उसले लडाकुहरूको बलियो नियन्त्रण भएको क्षेत्रबाट उनीहरूलाई हटाउने दृढता पनि व्यक्त गरेको छ लडाकुहरूले पाकिस्तानमा अनेकौं आक्रमण गरेका छन् अहिलेसम्म तीन सय उनासे लडाकु तथा बीस सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् भारतको सत्ताधारी हिन्दू राष्ट्रवादी पार्टीको अध्यक्ष पदमा प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वास गरिएका व्यक्ति अमित शाहलाई नियुक्त गरिएपछि दलमा मोदीको नियन्त्रण अझै बलियो भएको अनुमान गरिएको छ शाह सन् उन्नाइस सय अस्सीदेखि नै प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा परिचित नेता हुनुहुन्छ पार्टीका अध्यक्ष राजनाथ सिंह हाल प्रधानमन्त्री मोदीको सरकारमा गृहमन्त्रीको रूपमा रहेकाले शाहलाई अध्यक्ष बनाइएको हो पार्टीको केन्द्रीय संसदीय बोर्डले हिजो शाहलाई भाजपा अध्यक्षमा चयन गरेको हो र ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी भिड्ने भएका छन् आज बिहान सकिएको खेलमा नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा चार दुई गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले जर्मनसँग उपाधि भिडन्त पक्का बनाएको हो उपाधि भिडन्त आइतबार हुनेछ सेमिफाइनलमा पराजित भएका नेदरल्याण्डस र ब्राजिल तेस्रो स्थानका लागि शनिबार खेल्नेछन् अर्जेन्टिना र नेदरल्याण्ड बीचको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित र थपिएको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको अन्तिम खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका किपर सर्जियो रोमेरो नायक साबित बने उनले नेदरल्याण्डसका दुईवटा प्रहारलाई उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई चौबिस वर्षपछि फाइनलमा प्रवेश गराउन सफल बने अर्जेन्टिनाका लियोन मेसी एजेक्वेल गराए सर्जियो एगुइरो र म्याक्सी रोजिनले चारजनाले बललाई जाली चुमाएका हुन् नेदरल्याण्डसका आर्जेन रोबेन र डिक क्युटले मात्रै गोल गरेका थिए उसको रोन भ्याल र बेस्ली स्नाइडरको प्रहार भने विफल बनेको थियो हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा